निमेक मजदुरी गरेर भए पनि परिवारलाई धान्नु भएको थियो होइन केही गरौँला भन्ने आँट पनि आइसकेको थियो होला यही बेलामा दैवाली यस्तो बनाइदियो है दैवाले यस्तो दुःख भयो समस्याहरू सबैभन्दा दुःखबाट लडेर दुलाई डाँड मान्छे हो यस्तो समस्या ठुलो पर्यो दुःख समस्याहरू मलाई धेरै पऱ्यो म बिमारी थिएँ मलाई यसो समस्या थियो फेरि दुलाई लडेर अब डाँडै मान्छे हो समस्या ठुलो भयो नानी बच्चाहरू पनि सानसाना कसरी इन्डा हुर्काउने कसरी पाल्ने भन्ने मलाई ठुलो टेन्सन भइरहेको छ तिमीले छोडेर जाँदा तिमी कति वर्ष कि थियो र तिम्रो नाम चाहिँ के पर्यो मैया मनिका थापा मनिका हो नानी हजुर मम्मी नभए पनि आन्टीले हेर्नु भएको छ तिमीलाई स्याहार गर्नु भएको छ हो र मम्मीले कहिले काहीँ फोन गर्नुहुन्छ हजुर के भन्नुहुन्छ हो र कतिमा पढ्छौ बाबा पाँचमा पढ्छु कसैले गाली गर्छन् गर्दैन उहाँ स्कुलमा गर्दैन हो कहिले काहीँ आफूले पनि कपडा धुने गर्छौ गर्छौ मम्मीको फोन आउँदा खुसी लाग्छ कहिले आउँछु भन्नुभएको छ भन त हो र मामा घर कहाँ हो मामा घर जान्छौ कहिले काहीँ मामा घर जान्छु बोलाउनुहुन्छ हजुरआमा लिउन आउनुहुन्छ हो र मम्मीलाई के भन्न चाहन्छु यहाँबाट यहाँबाट मम्मीलाई चाहन्छु अनि बाबाहरूलाई दिएको बाबाहरूले जानु छ मेरो यहाँ आइदिनु होला बाबा

है बाबा को माया कतिला छरे बाबा को माया बाबा को माया कतिला छरे मलाई बाबा को माया बाबा को माया it. मान्छेको कस्तो कस्तो बिचल्ली देख्न सुन्न पर्छ साँच्चै कि यो परिवारको आँसु यी लालाबालाको यो रोदन सुन्दा आँसु थाप्न मुस्किल परिरहेको छ यसो सुन्दा कसैलाई काल्पनिक नाटक जस्तो लाग्ला यो यथार्थ सबैले देखिरहनु भएको छ यहाँ धेरैजना आइसक्नु भएको छ हामी सबै रोइरहेका छौँ मलाई सबैभन्दा यी लालावालाको यो आँखामा आँसु यो रुवावासी मैले सहन सकेको छैन म एकदमै भावुक भइरहेको छु बाबु के भन्न चाहन्छु सबैसँग मम्मी बुवालाई बचाइदिनका लागि के भन्न चाहन्छौ बाबा तिमी अलि बुद्धिजीवी रहेछौ हजुर दिए पनि जान्छु नानी धेरै पढ्नुपर्छ है नरेस नखाए बाबु यहाँ यता हो गरिब छ केही छैन घरमा के भन्न चाहन्छु भन्न चाहन्छु अनि मेरो ठुलो पनि इच्छा थियो मेरो बुवा पनि हराउनु मम्मी पनि देशभागबाट मालवारीहरू जसरी भए पनि उनलाई पालौँला पढौँला लेखाउँला भन्ने थियो यस्तो भयो यस्तो भइदियो दैवाले यस्तो भन्दा हजुरमाला त्यो गएको रहेछ जिन्दगीमाला

interior. वैशाख एक गति सबैले नयाँ वर्ष मनाइरहेको थियो त्यस्तो बेलामा त्यो हालत भयो तपाईँको है हजुर वैशाख एक गतिका दिन त्यस्तो भयो तपाईँको उपचार गर्ने खर्च भयो भने बाँच्न सक्नुहुन्छ किनभने योभन्दा पनि डरलाग्दो अवस्था भएका मानिसहरू बाँचेका छन् तपाईँले उपचार नपाएरै हो बेलामा भर्खर तिन महिना भइरहेछ अझै उपचार गर्ने समय छ योभन्दा बढी भयो भने तपाईँको बिचल्ली हुनेछ वास्तवमा उहाँलाई यो उद्धार गरिदिनका लागि सबैसँग हामी आग्रह गर्दछौँ गुणाबहादुरजी सबैसँग के भन्न चाहनुहुन्छ सबै दाजुभाइ दिदीबहिनीहरूसँग म यो सहयोग गरे पार श्रीमतीलाई केही उद्धार गरेर ठिक हुन्थ्यो कि भन्ने ठुलो आशा गरेको छु भयो नानी बच्चाहरू पनि सानो छैन कसरी इन्डा हुर्काउने कसरी पाल्ने भन्ने मलाई ठुलो टेन्सन भइरहेको छ तपाईँलाई टेन्सन मात्रै हो काम गर्न सक्ने अवस्था छैन तपाईँ आफ्नै उपचार गर्न सक्नु भएको छैन म आफ्नै आफूलाई उपचार गर्न सकेको छैन मलाई पनि बिमारी अब टिभीको बिमारीलाई उठेर हिँड्न नसक्ने हालत छ बल्ल बल्ल घर होइन श्रीमान पनि बिरामी त्यस्तै हुनुहुन्थ्यो पहिला पहिला अलिअलि दुईजनाले अर्का काम गर्नुभयो भने छरछरी पालेका थियौँ श्रीमान पनि बिरामी हुन म पनि लोटेर जस्तो बिस्तारै छु दुःख के गर्नु सबैसँग जीवनको दुहाई माग्नु भएको छ तपाईँले केही उपाय नभएपछि होइन हजुर मान्छेको भए पनि ठिक हुन्थ्यो होला आज तक्ता सन्चो हुन्थ्यो दिसा पिसा गर्नु जानु पनि पाइन्थ्यो दिसा पिसाब गर्न जानु पनि पाइएन हजुरहरूले सहयोग गर्नुभयो भने दिसा पिसाब गर्न जान सक्ने र सक्ने र पकाएर खान नानी बाबुहरूले खान दिन सक्ने बाँच्न पाए हुन्थ्यो भन्ने मेरो इच्छा थियो त्यही गर्ने गर्ने खर्च हुने हो भने तपाईँको बिमार चाँडै निको हुन्छ किनभने वामी गाविसमा एकजना बेलिकला गौतम भन्ने हुनुहुन्थ्यो जो तिन वर्ष अघि तपाईँ जस्तै थला पर्नु भएको थियो उहाँ अहिले हिँड्न सक्ने हुनुभएको छ उहाँको काभ्रे स्थित अस्पतालमा लगेर उहाँलाई ठिक भएको छ र त्यसतर्फ पुर्याउनका लागि उहाँको यो बिचलीको खबर सुन्नुहुने आदरणीय श्रोताहरू जति सक्दो सहयोग गरिदिनुहोस् भन्ने आग्रह सहित यो घर परिवारसँगको यो बिचलीको कथा यही भिट मार्न चाहन्छु ठुलो पनि इच्छा थियो मेरो बुवा मम्मी पनि बाल मेरो यहाँ होला मम्मी बुढालाई दुःख भयो समस्याहरू सबैभन्दा दुःखबाट लडेर दुलाई डाँड मान्छे हो यस्तो समस्या ठुलो परोस् दुःख समस्याहरू मलाई धेरै पऱ्यो मै बिमारी थिएँ मलाई यसो समस्या थियो फेरि दुलाई लडेर अब भएको थियो हुँदै बाँच्ने छु अब बिदा माग्नु पूर्व पत्राचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियो र अनलाइनबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँ ठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सूचित गर्नुहोला हवस् त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी कृष्ण शर्मालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते